पर हुन्छन् तर माया एक हुन्छ बुझेर माया देऊ दिन पर्ने एउटै हुन्छ दिन पर्ने एउटै हुन्छ माई हारू मायाका चिन्ह होइनन् कृष्णाले छटपटेका यौवनका दोष थी माया को गुड मुटुको गहिरा गारो दिन पानी गाह्रो हुन्छ सोचेर मायाले सम्झेर माया देऊ एकपल्ट साटेपछि फर्काउन गारो हुन्छ पाउन गाह्रो हुन्छ माया सधैँ नै चोखो सत्य र मर हुन्छ बरु कोही मायालु झुठो र झुटो हुन्छ मायालुहरू मरेर मर्दैन मायाहरू लासमाथि पानी माया बाँचिरहेकै हुन्छ जानेर माया लाऊ सके हो मन पारी माया गर्दा लाज मर दो पानी हंसा लाज मर दो पानी हुंसा